सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ यो सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ मैले फेर्ने हर श्वास प्रश्वासमा हुनुहुन्छ यो सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ सयौँ बाधा अडचन आए म हारे कि छैन राजा सयौँ बाधा अडचन आए म हारे कि छैन राजा हजुर मेरो दृढ शक्ति साहसमा हुनुहुन्छ यो सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ मैले फेर्ने हर श्वास प्रश्वासमा हुनुहुन्छ दिन रात बिताकी छु हजुरकै याद कि दिनरात बिताकी छु हजुरको याद हो कि मेरो मन मजेरीको आसपासमा हुनुहुन्छ यो सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ मैले फेर्ने हर श्वास प्रश्वासमा हुनुहुन्छ कुनै दिन त हाम्रो पनि खुसियाली छेडा होला कुनै दिन त हाम्रो पनि खुसियाली छेडा आउला जिन्दगीको सप्तरङ्गी सुबासमा हुनुहुन्छ यो सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ मैले फेर्ने हर श्वास प्रश्वासमा हुनुहुन्छ झस्किन्छ मन कहिलेकाहीँ मेरो आँखा फरफराउँदा झस्किन्छ मन कहिलेकाहीँ मेरो आँखा फरफराउँदा यस्तो लाग्छ पक्कै हजुर उदासमा हुनुहुन्छ यो सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ मैले फेर्ने श्वास प्रश्वासमा हुनुहुन्छ यो सोच्दिन मेरो राजा प्रवासमा हुनुहुन्छ भई हाल कोरिया रहनुभएका देवसागरको गजेल थियो यो नमस्कार अनि आत्मीय स्वागत अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारण हुने प्रवासी नेपालीहरूको आवाज अनि ढोकटुकी बन्न सफल नेपाली संचार अनलाइन रेडियो मार्फतको साप्ताहिक साहित्यिक कार्यक्रम स्वर्णिम प्रहरको सातौं वर्षमा साथमा छौ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आत्मीय मन यो कार्यक्रम नेपाली संसार अनलाइन रेडियोसँगै W W W dot Nepali Sansar dot com मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै कुनामा रहेर पनि आइतबार नेपाली समय साँझ पाँच पन्ध्र तथा मेलबोर्न अस्ट्रेलियाको समय दस तिस बजेदेखि सुन्न सक्नुहुनेछ सँगै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र Nepali calendar Nepali FM tuning radio आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका अन्ड्रोइड एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ कार्यक्रममा तपाईँकै जीवन भोगाई अनुभव अनुभूति सङ्घालिएका सुन्दर शब्द बाटिका पहिले गजल कविता मुक्त अहिले लौकथा गीत लगायतका विभिन्न विधामा रचित सृजनाहरू वाचन हुनेछन् व्यवसायमा पनि तपाईँका केही सृजनशील आवाजहरू लिएर आएको छु हामी सँगै रहनुहोला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप रिमा गुरुङको आवाज विशा गुरुङको शब्दभित्र खगेन्द्र पन्दाक पन्दाक लिम्बूको सङ्गीतमा जन्मे हुर्के नेपालमा तपाईँका लागि यो बसाइमा गीतपछि फेरि हाजिर हुनेछु हामी सँगै रहनुहोला फिर पश्चिम भन्दै संसार देखाएर पूर्व पश्चिम भन्दै संसार देखाएर केवल एउटै जिउने आधार देखाएर पूर्व पश्चिम भन्दै संसार देखाएर केवल एउटै जिउने आधार देखाएर राजधानी मात्र दियो सरकारले मलाई राजधानी मात्रै दियो सरकारले मलाई साउदी दुबई अनि कतार देखाएर पूर्व पश्चिम भन्दै संसार देखाएर केवल एउटै जिउने आधार देखाएर जीवन लावती पुरानो बस्ती इलामका सर्जक हुनुहुन्छ उहाँको यो मुक्त सँगै कार्यक्रम छोड्ने प्रहरको यो बसाइमा फेरि पनि आत्मीय स्वागत गरे तपाईँलाई मेलबर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकढुकी अनलाइन रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो समयमा दर्जनौ अवार्ड जित्न सफल लाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियो हो यो कार्यक्रम स्वर्णिम प्रहरको यो बसाईमा म तपाईँकै सृजनाहरू उठाइरहेको छु सृजना वाचनिक क्रममा यति बेला एउटा कथा उठाउँछु शिवरात्रि शीर्षकको एकदेव अधिकारी हुनुहुन्छ काठमाडौँका श्रेष्ठ उहाँको कथा यो बसाइमा आज त बुट्टी चढाउनु पर्छ यार स्यान्डी उर्फ सन्दीप भन्दै थियो हो त नि आजको दिनमा पनि नचढाए कहिले चढाउने त डेनी उर्फ दिनेशको प्रति प्रश्न मेरो त सुठोले मठार छ यार बोम त आज जान्न है तिमीहरूसँग सुठो चार पाँच दिनको बिदामा भएकोले सुठीले भेट्न घर आएको छ मलाई फेरि रटिज गर्छ यारिस हरिले निराशा पोख्यो तेरो सुठो सुठीले झुर गर्न किन घर जान्छस् त म कहाँ बस्छु भनेर सुठोलाई फोन गर्दैन अनि बुट्टी बुट्टी चढाउन जाउँला सौरा रेडियोमा समाचार बज्यो रत्ननगर एक सौराहा चोकमा अहिले भर्खर भएको दुर्घटनामा तीनजना मोटरसाइकल यात्रीहरू परेको समाचार आएको छ सौराहाबाट नारायणगढतिर आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई विपरीत तर्फबाट आइरहेको ट्रकसँग ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ दुर्घटनामा सिकिस्त घाइते अन्य दुईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ दुर्घटनामा पर्ने तिनैजना एउटै मोटरसाइकलमा सवार भएको समेत जानकारीमा आएको छ रेडियोको समाचार सुन्दै रामप्रसाद केही विचलित देखिए र टेलिफोनतिर हेर्न लागे यतिकैमा फोनको घन्टी कृपया बज्यो हजुर रामप्रसादजी बोल्नु भएको हो हो म जिल्ला प्रहरी कार्यालयबाट बोल्दैछु एउटा दुःखद घटना घटेको छ रामप्रसादको आँखा अगाडि अध्यारो छायो त्यसपछि कताबाट के के आवाज आयो उनले सुन्नै सकेनन् एकदेव अधिकारीको लौ कथा शिवरात्रि शीर्षकको व्यवसायमा मैले उठाएको थिएँ म तपाईँकै सृजनाहरू वाचन गर्ने क्रममा निरज सापकोटा निर्दोष हुनुहुन्छ लालबन्दी सल्लाहका श्रेष्ठ उहाँको गजल यो बसाइमा हिजो जस्तै आज पनि पिरो उस्तै छ हिजो जस्तै आज पनि पिरो उस्तै छ मन सबै जलिसक्यो शरीर उस्तै छ हिजो जस्तै आज पनि पिर उस्तै छ मन सबै जलिसक्यो शरीर उस्तै छ विश्वास छैन कसैको यो दुनियाँमा विश्वास छैन कसैको यो दुनियाँमा संसारले पुज्ने त्यो मन्दिर उस्तै छ हिजो जस्तै आज पनि पिर उस्तै छ मन सबै जलिसक्यो शरीर उस्तै छ के भन्ने हो यस्तो दलदलमा छु म के भन्ने हो यस्तो दलदलमा छु म मुक्ति पाउन गाह्रो हो जन्जिर उस्तै छ हिजो जस्तै आज पनि पिर उस्तै छ मन सबै जलिसक्यो शरीर उस्तै छ भन्नेहरू भन्छन् खुसी छ निरज भन्नेहरू भन्छन् खुसी छ निरज खै जति जे गरे नि आखिर उस्तै छ हिजो जस्तै आज पनि पिर उस्तै छ मन सब पढिसक्यो शरीर उस्तै छ हिजो जस्तै आज पनि पिर उस्तै छ निरोध सापकोटा निर्दोष लालबन्दी सल्लाहका स्रष्टा हुनुहुन्छ उहाँलाई पनि मिठो भजनका लागि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप स्वरूप राज आचार्यको आवाज नरेन्द्र कार्कीको शब्द बिबी अनुरायको सङ्गीत हाम्रो नाता माया हो हाम्रो नाता माया हो कि एक असल मित्र हाम्रो नाता माया हो कि एक असल मित्र थाहा छैन के छ कुनै उनको दिल भित्र उनको दिल भित्र हाम्रो नाता माया हो एक असल मित्र म एक हुँदा पाउँछु निकै साथ मनभरि कोरेको छु मैले उनकै चित्र मनभरि कोरेको छु मैले उनकै चित्र थाहा छैन के छ कुन्ने उनको दिल भित्र को दिल भित्र हाम्रो नाता माया हो कि एक असल मित्र लागि लेखेको छु मैले एउटा पत्र थाहा छैन के छ कुन्नी उनको दिन भित्र उनको दिन भित्र हाम्रो नाता माया हो कि एक असल मित्र नआउला भूमिबाट म आउला या नआउला भूमिबाट सके बसाइ सराउला भूमिबाट म आउला या नआउला भूमिबाट मेरो मृत्युपछि पनि प्राण रहित एउटा मेरो मृत्युपछि पनि प्राण रहित एउटा बाकसमा देह पठाउला भूमिबाट म आउला या नआउला भूमिबाट सके बसाइ सराउला भूमिबाट बडा मुस्किलले तिम्रो याद मेकिरहेछु बडा मुस्किलले तिम्रो याद मेटिरहेछु पल पल बाडुल्की लगाउला भूमिबाट म आउला या नआउला भूमिबाट सके बसाइ सराउला मरुभूमिबाट सदा मुस्कुराउनु आँसु लुकाएर प्रिया सदा मुस्कुराउनु आँसु लुकाएर प्रिया अधर्म लाली चढाउला भूमिबाट म आउला या नआउला भूमिबाट सके बसाइ सराउला भूमिबाट मैले कदापि सोचेको छैन पाखुरा खियाई मैले कदापि सोचेको छैन पाखुरा खियाई निभेको चुल्लो जलाउला मरूभूमिबाट म आउला या नआउला मरूभूमिबाट सकिए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 शीत चम्कन्छ तराईमा सुन झल्किन्छ मन्दिरहरूको शिर टल्किन्छ यसैमा मोहित सूर्य हेरिरहन्छ एकटक बासना पालेर यसको बदलामा दिल्लीचो छेरोल्पा रारा अनि फेवाताल निलो रुमाल देखाउँदै दे, गोसी कर्णाली र गण्डकीको पछ्यौरा हल्लाइरहन्छन् उत्तेजनाले प्रचण्ड बनेको सूर्यलाई हिमालको आधार शिविरबाट चमरले हम्किरहन्छन् अन्त्यमा दोधारा र चाँदनी पुग्दा मलिन हुन्छ सूर्य विदाईमा नरम बन्छ र ओझेल पर्छ आकाश मोहित भएर चाप र चिमाले पूजा गर्छ कहिले हर्षका पटका पटकाउँछ फोटो खिच्छ चिलिक चिलिक कहिले रङ बिरङ्गाका बादलु मजेत्रोमा बेर्न खोज्छ हुस्सु र कुहिरोको बादल ओढाएर भ्रमित पार्न खोज्छ हुर्कीका वज्रहरू पनि प्रहार हुन खोज्छन् प्रति उत्तरमा मातृभूमि असंलग्न परेवाहरू पठाएर उपहार पठाउँछिन् रातमा ताराहरू लोभिएर आँखा झिम्क्याइरहन्छन् सुन्दरता खप्न नसकेर उल्का फाल हान्छ र कतै बिलाउँछ अनि तलै झरेर चन्द्रमा रूप बदल्छ दिनदिनै र रोभ्याउन खोज्छ प्रेमको नाममा जुनले झारेको आँसु गुम्बाको ध्वजाले पुसिदिन्छन् उनलाई अङ्गान दौडनेहरूको गन्दै पसिनामा कस्तुरीको सुबास छर्किदिन्छन् आकाशको मायालु रङद्वारा घेरिएको हरदम हेरिरहने सूर्य र चन्द्रमाको प्रतीकलाई बुकिम फुलको रङले कोरेर बनेको ध्वजा गाँड्छन् सगरमाथामा जस्तै गाइरहन्छन् गर्वको गीत फरर नलेखिएको सुन्दर रमिता यो मातृभूमि नलेखिएको सुन्दर कविता यो मातृभूमि गाउन बाँकी सङ्गीतको राख्यो मातृभूमि बाह्रमासी वसन्तको बाख मातृभूमि एक घिमिरे हुनुहुन्छ किल्ला यतिखेर चैनपुर समुखा सभामा रहनुभएका स्रष्टाको यो मिठो कविता थियो यो मातृभूमि शीर्षकको यो कवितापछि फेरि पनि म तपाईँकै सृजनाहरू यति बेला यो बसाइमा प्रमोद सिन्धुलियाजीको गजल उठाउँछु सिन्धुली हाल दोहा कतारका स्रष्टा हुनुहुन्छ उहाँको गजल यो बसाइमा अभावमा खलिएर कमाउन परदेशी अभावमा खलिएर कमाउन परदेशी चौपाया चाहिँ मोलिएर कमाउन परदेशी अभावमा थलिएर कमाउन परदेशी सँगै जिउने रहरमा खिया पारेर सँगै जिउने रहरमा खिया पारेर नयाँ रहरमा खिया जमाउन परदेशी अभावमा खलिएर कमाउन परदेशी चौपाया चाहिँ मोलिएर कमाउन परदेशी पैसामा बेचिएर केही पैसा त कमाइयो नै पैसामा बेचिएर केही पैसा त कमाइयो नै जिन्दगीको खुसियाली गुमाउन पर्दैछे जिन्दगीको खुसियाली गुमाउन पर्दैछे अभावमा थलिएर कमाउन पर्दैछे चौपाया चाहिँ मोलिएर कमाउन पर्दैछे गरिबीको प्रेतलाई मनसाउन भौतारिएको गरिबीको प्रेतलाई मनसाउन भौतारिएको भेटिन जादु छडी जो समाउन पर्दैछे अभावमा थलिएर कमाउन पर्दैछे चौपाया चाहिँ मोलिएर कमाउन पर्दैछे उसै त जन्मिँदै ऋणी थिए ती लाला बालाहरू उसै त जन्मिँदै ऋणी थिए ती लाला बालाहरू दासताको जिम्मेवारी थमाउन पर्दैछ अभाव माथा लिएर कमाउन पर्दैछ चौपाया म लिएर कमाउन पर्दैछ प्रमोद सिन्धुलिया सिन्धुली हाल दुवा कतारमा रहनुभएका श्रेष्ठको गजल थियो यो उहाँलाई पनि यो मिठो गजलका लागि धेरै धेरै धन्यवाद आत्मीय मनहरू कार्यक्रम स्वर्णिम प्रहरमा हुनुहुन्छ स्वर्णिम प्रहरको सातौं श्रृङ्खलामा हुनुहुन्छ नेपाली संचार अनलाइन रेडियोमा हुनुहुन्छ आइतबारको यो साँझमा हुनुहुन्छ यतिखेर कार्यक्रममा तेस्रो साङ्गीतिक सौगात स्वरूप यश कुमार र पवित्र परियारको आवाज यश कुमारको शब्द र सङ्गीतभित्र मायाको डोली तपाईँका लागि यो चरणमा हामी मिसाए हामीसँगै रहनुहोला गीतपछि फेरि पनि अन्तिम चरणमा आउनेछु हामीसँगै रहनुहोला गाली हुन्छन् कहीँ ताली हुन्छन् कहीँ गाली हुन्छन् कहीँ ताली हुन्छन् जिन्दगीका उकाली ओह्राली हुन्छन् कहीँ गाली हुन्छन् कहीँ ताली हुन्छन् जब वर्ष त्रासदी यो समयको जब वर्ष त्रासदी यो समयको उत्साह मरेर मन खाली हुन्छन् कहीँ गाली हुन्छन् कहीँ ताली हुन्छन् जिन्दगीका उकाली ओह्राली हुन्छन् उठ्दै जान्छन् महलहरू वर्षेनी उठ्दै जान्छन् महलहरू वर्षेनी झुप्रामा दुःखहरू बहाली हुन्छन् कहीँ गाली हुन्छन् कहीँ डाली हुन्छन् जिन्दगीका उकाली ओह्राली हुन्छन् मनहरूमा कालो मैलो पस्छ र मनहरूमा कालो मैलो पस्छ र मान्छे दुई अक्षरका जाली हुन्छन् कहीँ गाली हुन्छन् कहीँ ताली हुन्छन् जिन्दगीका उकाली ओह्राली हुन्छन् तिम्रो सहरमा बगैँचा स्याहार्ने तिम्रो सहरमा बगैँचा स्याहार्ने फुलकै दुश्मनहरू माली हुन्छन् कहीँ गाली हुन्छन् कहीँ ताली हुन्छन् जिन्दगीका उकाली ओह्राली हुन्छन् प्रवीण बानिया ताप्लेजुङका स्रष्टा हुनुहुन्छ उहाँको गजलसँगै फेरि पनि आत्मीय सहयोग गरे कार्यक्रम स्वर्णिम प्रहरको यो बसाइमा स्वर्णिम प्रहरको सातौं बसाइमा र अन्तिम अन्तिम चरणमा आइसकेका छौं साथमा छौं प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति बेला समर प्रकाश हुनुहुन्छ उहाँको गीत उठाउँछु आमाको मन दुख्यो भने सगरमाथा झुक्यो भने आमाको मन दुख्यो भने सगरमाथा झुक्यो भने के जवाब दिन्छौ देशलाई स्वाभिमान चुक्यो भने आमाको मन दुख्यो भने सगरमाथा झुक्यो भने के जवाब दिन्छौ देशलाई स्वाभिमान चुक्यो भने लड्यो भने दाजुभाइ कसैको नि हुन्न जित आउ बस झण्डा मुनि गाउँ सबले गीत मेचिकाले सुक्यो भने चन्द्र सूर्य झुक्यो भने के जवाब दिन्छौ देशलाई स्वाभिमान चुक्यो भने विश्वभरि वीरताको विजय थाको भाव विश्वभरि वीरताको विजय र थाको आऊ हिमाल पहाड तराई मिली फेरि बुद्ध डाको आऊ यस्तो मौका छुट्यो भने शहीदको सपना टुट्यो भने यस्तो मौका छुट्यो भने शहीदको सपना टुट्यो भने के जवाब दिन्छौ देशलाई स्वाभिमान चुक्यो भने आमाको मन दुख्यो भने सगरमाथा झुक्यो भने के जवाब दिन्छौ देशलाई स्वाभिमान झुक्यो भने समर प्रकाशज्यूलाई पनि मिठो गीतका लागि धेरै धेरै धन्यवाद कार्यक्रमको अन्तिम चरणमा आइसकेको छु अन्तिम चरणमा मुक्त केही मुक्तकहरू उठाउँछु भरत सापकोटा हुनुहुन्छ केरवानी रूपन्देही हाल काठमाडौँमा रहनुभएका श्रेष्ठको मुक्त यो चरणमा मेरो आँगनमा सधैँ यमराजलाई अतिथि पठाउँछ मेरो आँगनमा सधैँ यमराजलाई अतिथि पठाउँछ नै गरेर कालले मृत्युको मिति पठाउँछ मेरो आँगनमा सधैँ यमराजलाई अतिथि पठाउँछ नै गरेर कालले मृत्युलाई मिति पठाउँछ मृत्युका खबरहरू बार बार धम्की साथ मृत्युका खबरहरू बार बार धम्की साथ पठाइरहन्छ मृत्युका खबरहरू बार बार धम्की साथ पठाइरहन्छ कहिले आफै आउँछ कहिले चिठी पठाउँछ मेरो आँगनमा सधैँ यमराजलाई अतिथि पठाउँछ नै गरेर काले मृत्युको मिति पठाउँछ भरत सापकोटा केरवानी रूपन्दे आल काठमाडौँ उहाँलाई पनि धेरै धेरै धन्यवाद अर्को मुक्तक रहेको छ सहयात्री सुरेन्द्र भण्डारी हुनुहुन्छ कैलालीका श्रष्टा उहाँको मुक्तक यो बसाइमा तिम्रो डोली देखेर मेरो चिता देखेर तिम्रो डोली देखेर मेरो चिता देखेर कतिलाई हाँसो लाग्दो हो यो रमिता देखेर तिम्रो डोली देखेर मेरो चिता देखेर कतिलाई हाँसो रमिता देखेर रोदी नामा आँसु बहाउँदै रोदी नामा आँसु बहाउँदै तस्विर नभएको खाली भित्ता देखेर तिम्रो डोली देखेर मेरो चिता देखेर कतिले आँसो लाग्दो यो प्रमिता देखेर यसका साथै स्वर्णिम प्रहरको यो बसाई बिट मार्ने बेला भयो आत्मीय मन तपाईँलाई स्वर्णिम प्रहरको यो सातौं बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना Swarnim Prahar at Gmail dot com SWAR at Gmail dot com त्यस्तै गरी रेडियो एट नेपाली संसार डट कम अनि फेसबुकमा W W W dot Facebook dot com slash Swarnim र विथ विक्रम अर्पण त्यस्तै गरी Facebook dot com slash Swarnim dot र Facebook dot com slash Nepali Sansar media agency मार्फत पनि हामीसँग सहयात्रा तय गर्न सक्नुहुनेछ यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर हामीसँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट र प्रकाट बनाउने सशक्त माध्यम नेपाली संचार अनलाइन रेडियो अस्ट्रेलिया टिम प्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको अन्तिममा शिव परियारको गजलीय आवाज चापा गाईको शब्द गैरी सुरेशको संगीत तपाईँका लागि छोड्दै यो साङ्गीतिक गजल तपाईँका लागि छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँका शाब्दिक सहयात्री विक्रमहरू बनाऊ ओजेलिन्छौँ तपाईँको यो साता सुखद र सृजनशील बनोस् हस्त नमस्कार रतिली छेउतिर खाएमा